लाग्छ तिमी सागर सरी लहर लहराई तिमी मेरी नै हौ सायद तिमी भित्रै महाराई लाग्छ तिमी सागर सारी सेवाको उपहार छ सृष्टिको अमूल्य सार छ प्रकृतिमा सङ्गीत भर्ने छराको झन्कार छ दैवको उपहार छ सृष्टिको अमूल्य सार छ कृतिमा सङ्गीत भर्ने छाराको झन्कार छ तिमी भित्र के छैन र खोजी हेर्न म डराई तरै पनि आफ्नै ठानी तिमी भित्रै महराए हो, हो, हो, लाग्छ तिमी सागर सारी चाँदनीको हार छ बसन्तको बहार छ यस्तो लाग्छ तिमी भित्र सुन्दरताको संसार छ चाँदनीको हार छ बसन्तको बहार छ यस्तो लाग्छ तिमी भित्र सुन्दरताको संसार छ तिमी मेरी कल्पना हो मैले ही ठहराई त्यसैले त हरेक पल तिमी भित्रै महराए हो, लाग्छ तिमी सागर सरी हराई तिमी मेरी नै हौ सायद तिमी भित्रै महराए हो, हो, हो लाग्छ तिमी सागर सारी